कि बसेछु त्यही ठाउँमा जहाँ तिमी आउने भन्थ्यौ थुप्पा पानीहरूको मासमा रुचि फिजी अझै म कुर्छु तिमी आऊ या नआऊ म साथै दिन त्यही बाटो हेरी बस्नेछु सम्झँदै तिम्रो त्यो मुस्कानलाई मायामा परेछु म आज के भयो छाया तिम्रै चाहन्छु जीवनमा मेरो आज के भयो छाया तिम्रै चाहन्छु जीवनमा मेरो केही अघिको कुरा यो भेटेको उसलाई पोखरामा आँखा मेरो अडिए उसको ती गुलाबी गालामा हिँडे मनी पछि पछि भुले अब सब कुरा मनमा मेरो खेल्छन् कुरा तर भन्न सक्छु र सुस्तरी सुस्तरी हिँडे म उनको तिर उनले हेरिन् मलाई गहिरतिया खाले बढ्यो मेरो ढुकढुकी ऊ पनि आइन् मतिर सोधिन् मलाई यदि कहीँबाट चिनेको छु किन रोकिन मैले आफूलाई भने साह्रै नै राम्रो तिम्रो हार देखेर लाग्यो मिठो होला तिम्रो आवाज मेरो साँझ बनाइदेऊ अब एक कप कफीको साथ पुगेर त्यो कुनाको क्याफेमा गरौँ हामी कुराकानी खुलेर भुलेर सबै काम साम बस्छु तिमीलाई नै सुनेर छ आज बरु अरू दिन आउँछु गाउँला हामी सँगै सँगै गीत पनि भनी आज नि छैन कोही खोई आशामा बित्न थाल्यो जिन्दगी राखेछु तिमीलाई मुठु मासमा आजको सास तिम्रो यादमा फेरि सालो तिम्रा दिया खालाई